नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच घाटसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा केही दिनअघि मात्र मध्यमाञ्चल सिमचाई डिभिजन कार्यालयमा छापा मारेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवनको फेरि अर्को सरकारी कार्यालयमा छापा मारेको छ अख्तियारको टोलीले हिजो जिल्ला जनस्वास्थ्य कार्यालय चितवनमा छापा मारेको हो औषधि खरिद र वितरणमा व्यापक अनियमितता भएको भन्दै छापा मारिएको अख्तियारले जनाएको छ छापा मार्ने क्रममा अख्तियारको टोलीले जनस्वास्थ्य कार्यालयको आर्थिक वर्ष दुई हजार सत्तरी कारोबार गरेका सम्पूर्ण कागजात तथा फाइलहरू नियन्त्रणमा लिएको अख्तियारका कर्मचारीले बताएका छन् नियन्त्रणमा लिएका फाइलका विषयमा छानबिन गर्ने र दोषी पाइए विशेष अदालतमा मुद्दा दायर गर्ने अख्तियारले जनाएको छ अख्तियारले अहिले देशव्यापी रूपमा अभियान चलाउँदै सरकारी कार्यालयमा छापा मारिरहेको छ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केयर सिंह गोदारले अख्तियारको सामान्य छानबिन प्रक्रिया मात्र भएको प्रतिक्रिया दिनुभएको छ उहाँले नारायणी उहाँले औषधि वितरण लगायतका विषयमा केही फाइलहरू अख्तियारले नियन्त्रणमा लिएको बताउनुभयो केही दिनअघि मध्यमाञ्चल सिमसाई विकास डिभिजन कार्यालय भरतपुरमा छापा मारेर घुस लिएको आरोपमा तीनजना इन्जिनियर र एकजना लेखा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आएको टोलीले नियन्त्रणमा लिएको थियो तीनजना बालकलाई अपहरण गरी पचास हजार रूपियाँ फिरौती लिएको आरोपमा पक्रो परेका किशोरका विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले दस दिनको म्याद थप गरेको छ बिहिबार पक्रो परेका भरतपुर सातका सत्र वर्षीय टेकबहादुर सुयललाई जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार जिल्ला अदालत चितवनबाट अनुसन्धानका लागि दस दिनको म्याद लिएको हो बुधबार दिउँसो दुई बजेतिर फुटबल खेल हेर्न भरतपुरमा आएका भरतपुर बाह्रका बाह्र वर्षीय सोहन खड्का तेह्र वर्षीय भुवन पौडेल र चौध वर्षीय सागर कुबरलाई फुटबल खेलाडी बनाई दिने भन्दै नानगढको क्याम्पासर पुर्याएका सुनिलले त्यहाँ पुगेपछि उनीहरूसँग अभिभावकको फोन नम्बर मागेर अभिभावकसँग फिरोती मागेका थिए ती बालकलाई जानकारी नदिई सागरकी आमा गीता कुबर र सोहन खड्काका हजुरबुबा मानबहादुर खड्कालाई पनि फोन गरी दस लाख रुपियाँ फिरोती नदिए मारिदिने धम्की दिएको सुयलले सोहनका पिता धनबहादुर खड्काले पचास हजार रुपियाँ दिएपछि तिनैजनालाई मुक्त गरेका थिए तिनैजना बालकका अभिभावकले प्रयोगलाई जानकारी गराएपछि सुयलले प्रयोग गरेको मोबाइलको आधारमा भरतपुर नौको सिर्जना चोकबाट बिहिबार उनलाई प्रहरले पक्राउ गर्न सफल भएको थियो आफूलाई पन्ध्र हजार ऋण लागेकाले ऋण तिर्न अपहरण गरेको बताउने सुनिलले फुटबल हेर्न जाने क्रममा अचानक दिमागमा अपहरणको योजना आएको बताएका छन् टिभीमा सिआइडी भन्ने कार्यक्रममा अपहरण गरेको देखाएकाले आफ्नो दिमागमा पनि त्यस्तो योजना आएको हुन सक्ने उनले बताए सूचना प्रविधिको अहिलेको समयमा पनि सरकारी कार्यालयको स्थानीय निकायमा प्रविधिको उपयोग नभएको पाइएको छ सुगम जिल्ला भनेर चिनिँदै आएको चितवनका गाविस कार्यालयमा हुने काम कार्यालयले सम्पादन गरेका कामको अभिलेख कम्प्युटरमा राख्ने र इमेल इन्टरनेट मार्फत सम्प्रेषण गर्ने काम नभएको हो चितवनका छब्बिसवटा गाविस कार्यालयमा कम्प्युटर तथा ल्यापटप भए पनि गाविस सचिवहरूले त्यसको प्रभावकारी प्रयोग नगरेकाले छिटो अभिलेख पाउन मुस्किल भएको जिल्ला विकास समिति चितवनका सूचना अधिकृत बलराम लोइटेले जानकारी दिनुभयो जिल्लाका छब्बिसवटा गाविसमा कम्प्युटर तथा ल्यापटप रहेको तर मासिक वार्षिक प्रगति विवरण तथा अन्य सामग्री मेल मार्फत जीविस कार्यालयमा आउन नसकेको लोइटेले बताउनुभयो गाविसले लिने गरेको तथ्याङ्क कार्य सम्पादन लगायत अन्य अभिलेखहरू कागजी रूपमा हुने तर कम्प्युटरमा राख्ने चलन नभएकाले समस्या आएको उहाँले बताउनुभयो चितवनको पहाडी गाविस काउले कोराक लोथर दागानी सिद्धि चण्डी भन्ज्याङमा कम्प्युटरको सुविधा छैन नेपाल सरकारले चुरी क्षेत्रको संरक्षणलाई ध्यान दिँदै चितवन सहितका विभिन्न जिल्लामा गिटी बालुवा निकासीमा रोक लगाएपछि जिल्ला प्रहरी कार्यालय चितवनले त्यसको कार्यान्वयन थालेको छ जिल्ला प्रहरी कार्यालय चितवनको निर्देशनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले शुक्रबार गिटी बालुवा बगेका आठवटा ट्रक तथा ट्रिपरलाई भरतपुरको गोन्दाङबाट नियन्त्रणमा लिएको छ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी प्रेक्षक प्रधुन्न कार्कीले नेपाल सरकारले रोक लगाएपछि पनि गिटी बालुवा ढुवानी भइरहेको थाहा पाएपछि त्यसलाई रोक लगाएको जानकारी दिनुभयो जिल्ला विकास समिति चितवनको परामर्शपछि ती ट्रक र ट्रिपरलाई के गर्ने भन्ने विषयमा निर्णय हुने उहाँले बताउनुभयो जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख रमेश राज भेटवालले जिल्ला प्रहरी कार्यालयको निर्देशनमा ट्रक तथा ट्रिपर नियन्त्रणमा लिएर बुझाइएको जानकारी दिनुभयो नेपाल सरकारले बजेट भाषणबाट रोक लगाउने घोषणा गरे पनि त्यसअघि नै जिल्ला विकास समितिले खोलाबाट गिटी बालुवा निकाल्नका लागि ठेक्कामा लगाएकाले उनीहरूले गिटी बालुवा ल्याएको हुन सक्ने प्रहरी प्रेक्षक कार्कीले बताउनुभयो अब जिल्ला विकास समितिले पनि ठेक्का स्थगन गर्ने उहाँले बताउनुभयो मोडर्न ग्लोबल भिजा कन्सल्टेन्सीको आयोजनामा पहिलो पटक मिस ग्लोबल चितवन दुई हजार चौध हुने भएको छ मोडर्न ग्लोबल भिसा कन्सल्टेन्सीले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी मिस ग्लोबल चितवन दुई हजार चौधको तयारीका बारेमा जानकारी गराएको छ प्रतियोगितामा सहभागी हुनका लागि आगामी जुलाई चौबिससम्म फारम भर्न सकिने आयोजकले जनाएको छ प्रतियोगितामा सत्र वर्षदेखि चौबिस वर्ष उमेर समूहका महिलाहरूले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ प्रतियोगिताको विजयले नगद पचहत्तर हजार सहित नानगढदेखि काठमाडौँसम्मको एयर टिकट प्राप्त गर्नेछन् फर्स्ट रनर अपले नगद पचास हजार र सेकेन्ड अपले नगद पच्चिस हजार सहित एयर टिकट प्राप्त गर्ने कार्यक्रम संयोजक सरोज नुइटेले जानकारी दिनुभयो प्रतियोगितामा एक सय जनाको सहभागिता रहने आयोजकले अपेक्षा लिएको छ चितवन विराटनगर पोखरा बुटबलबाट उत्कृष्ट तीन तीनजना र काठमाडौँबाट चारजना गरी उत्कृष्ट सोह्रबाट मिस ग्लोबल श्रोण गरिने आयोजक संस्थाका उज्जवल देवकोटाले जानकारी दिनुभयो पूर्वी चितवनको होटल स्टार ब्याङ्कमा साउन तीस गति प्रतियोगिताको फाइनल गरिने आयोजकले जनाएको छ जिल्ला विपद व्यवस्थापन समिति चितवनले साउनको दोस्रो साताभित्र पश्चिम चितवनको मंगलपुरमा विपद व्यवस्थापनको कृत्रिम घटनाभ्यास गर्ने भएको छ बाढीको कारणबाट हुने विपदमा कम गर्न कम धनजनको क्षति होस् भन्नका लागि पूर्व तयारीका विभिन्न कार्यक्रम गर्नु परेको शुक्रबार जिल्ला विकास समिति चितवनमा आयोजित कार्यक्रममा जानकारी दिएको छ सञ्चारकर्मीहरूसँगको छलफलमा चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले करिब दस लाखको लागतमा अभ्यास गर्न लागि जानकारी दिनुभयो कार्यक्रममा अभ्यासको प्रक्रिया र सञ्चारकर्मीको भूमिकाका विषयमा छलफल भएको थियो महिला र बाल बालिकाको क्षेत्रमा काम गर्दै आएको चितवनको आदर्श नारी विकास केन्द्रले चितवनमा शैक्षिक अभियान सञ्चालन गरेको छ विशेष गरी छात्रलाई नियमित विद्यालय पठाउन छात्रवृद्धि सहितको अभियान सञ्चालन गरिएको हो एक जर्मनी नागरिक मिचेलबाट उपलब्ध रकमबाट चितवनमा छात्रवृत्ति अभियान सञ्चालन भएको हो यो वर्ष पैंसठी जना विपन्न विद्यार्थीलाई स्टेशनरी र छात्रवृत्ति वितरण गरेको केन्द्रकी पूर्व अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो सरकारबाट निशुल्क शिक्षा उपलब्ध गराइए पनि विशेष गरी विपन्न परिवार कापी कलम तथा पोसाकका लागि समेत खर्च गर्न नसक्ने भएकाले उनीहरूको शिक्षाका लागि रकम वितरण गरेको खरेलले बताउनुभयो चितवनको माडी क्षेत्रका विभिन्न गाविसमा आएको बाढीले धनजनको क्षति भएको प्रति नेकपा एमाले जिल्ला कमिटी चितवनले गहिरो दुःख व्यक्त गरेको छ जिल्ला कमिटिको शुक्रबार बसेको बैठकले गएको असार अठाइस र उनातिस गते आएको अविरल वर्षाको कारण धनजनको क्षति भएको भन्दै दुःख व्यक्त गरेको हो जिल्ला कमिटिका अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको धनजनको क्षतिको उचित क्षतिपूर्तिको लागि केन्द्रीय प्राकृतिक प्रकोप उद्धार समिति समक्ष जोड जोरदार माग गर्ने निर्णय गरेको छ बीपी कोइर्लाको शतवार्षिकीको अवसरमा हिजो रत्नगर दशम दश स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा रहेका वृद्ध वृद्धाहरूलाई फलफूल वितरण गरिएको छ नेपाली कंग्रेस रत्नगर नगर समितिले कोइरालाको शतवार्षिकीको अवसरमा मन्दिरमा रहेका बीसजना वृद्ध वृद्धा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 खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम मौसम एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो मौसम सम्बन्धी जानकारीसँगै आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खान लाग्या चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education consultancy. आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सुख Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one Nepali सेवाको बिहानी पखबाट रमा पराजुलीको नमस्कार आज कार्यक्रममा मुक्त